नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा पूर्वी चितवनमा गै राति भएका सड़क दुर्घटनामा तीनजनाको मृत्यु भएको छ पूर्वी चितवनको वीरेन्द्रनगरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो राजविराजबाट नेपालगंजतर्फ जाँदै गरेको ना तीन ख सात नौ छ एक नम्बरको बसले वीरेन्द्रनगरको खुरखुरीमा ना एक एक प चार पाँच दुई तीन नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भण्डारा दुईका सडसठी वर्षीय सत्तालिस वर्षीय पूर्णविकर भण्डारा साथका पचास वर्षीय सुकराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ठक्कर पछि गम्भीर घाइते भएका उनीहरूको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो यस्तै खैरेनीमा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोकिँदा कठार आठका तीस वर्षीय शशी दराईको ज्यान गएको छ राति साढे दस बजीतिर दराई र सन्तोष लामा चढेको मोटरसाइकल खैरेनी पाँच सुर्तनामा ट्र्याक्टरमा ठोकिएको थियो दराईको उपचारका लागि अस्पताल लग्दै गर्दा ज्यान गएको हो घाइते भएका लामाको भरतपुरमा उपचार भइरहेको छ संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा विवाद स्पद छविका पूर्व प्रशासक लोकमान सिंह कार्कीलाई सिफारिश गरेको विरोधमा चितवनका विद्यार्थीहरू पनि आन्दोलित बनेका छन् जनआन्दोलनका दोषी तथा भ्रष्ट छविका कार्कीलाई गरिएको सिफारिश तत्काल फिर्ता दिन माग गर्दै आज नेवी संघ अनिराश्यव्यू तथा अनिराश्यव्यू क्रान्तिकारीले वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि आज बिहान डेढ घण्टा चक्काजाम गरेका हुन् उनीहरूले बिहान सात बजेदेखि साढे आठ बजेसम्म चक्काजाम गरेका थिए चक्काजामपछि आयोजित कोर्ट सभालाई नेवी चितवन संघका सचिव हरि थापा अनि रासो बेगका वीरेन्द्र क्याम्पस अध्यक्ष बेमल केसी लगायतले बोल्नु भएको थियो कार्कीको सिफारिश फिर्ता नलिएसम्म आन्दोलन जारी रहने नेवी संघ चितवनका अध्यक्ष अरुणेश्वर खनालले जानकारी दिनुभएको छ यसैबीच लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्ति गर्न नहुने भन्दै नेकपा माले आज पूर्वी चितवनमा एक घण्टा चक्काजाम गरेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगरको टाँडी चोकमा एक घण्टा चक्काजाम गरेको हो बिहान साढे सात बजेबाट साढे आठ बजेसम्म राजमार्गमा यातायात रोकेर कोटसभा गरिएको थियो कोटसभामा पूर्व सभासद पार्वती महतो पोलिट ब्युरो सदस्य भगवती घिमिरे तबहादुर विश्वकर्मा जिल्ला सचिव परशुराम रामिसाने लगायतले सम्बोधन गर्दै आफै भ्रष्टाचारमा दोषी ठहर भएको व्यक्तिलाई अख्तियार अनुसन्धान आयोगको प्रमुख बनाउँदा लोकतन्त्र र जनभावनाको उपहास हुने बताउनु भएको थियो बालबालिका माथिको यौन दुर्व्यवहार बढ्दै गएको आज भरतपुरमा आयोजित एक कार्यक्रममा बताइएको छ अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेकको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा यस्तो बताइएको हो कार्यक्रममा सन् दुई हजार बाह्रमा नेपालमा एक सय चालिसजना महिला तीन जना बालबालिका बालिका जबरजस्ती करणीबाट पीड़ित भएको र उन्चालिसजना जबरजस्ती करणीको उद्योगबाट पीड़ित बनेको त्रिचालिस महिला र एकानब्बेजना बालिका यौन दुर्व्यवहारको शिकार बनेको तथ्याङ्क प्रस्तुत गरिएको थियो कार्यक्रममा बालबालिका बालबालिकामाथिको यौन दुर्व्यवहार र अदालती अदालती दृष्टिकोणको बेसीमा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला न्यायाधीश वक्ता सञ्जीव राज रेग्मीले तथ्याङ्कगत रूपमा चितवनमा पनि बालबालिका माथिको यौन दुर्व्यवहार र जबरजस्तीकरणका घटना बढेको बताउनु भएको छ दुई हजार सडसठी र अडसठी यता हरेक वर्ष चितवनमा यस्ता घटनामा वृद्धि भएको उहाँको भनाइ थियो चितवनमा सोह्र वर्षभन्दा कम उमेरका बालिका बढी बलात्कृत हुने गरेको र त्यसमा पनि दस वर्षभन्दा कम उमेरका बढिरहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो एक्काइसवटा मुद्दामा आठवटा दस वर्षभन्दा कम उमेर समूहका बालिकामाथि यौन दुर्व्यवहार भएको तथ्याङ्कमा उल्लेख छ भारतमा पछिल्लो दस वर्षमा जबरजस्ती करणीका घटनाको तथ्याङ्क भयावह रूपमा रहेको बताइएको छ सन् उन्नाइस सय एकात्तरमा दुई हजार चार सय सतासी घटना अदालतमा दर्ता भएकोमा दुई हजार एघारमा चौबिस हजार दुई सय छ पुगेको उहाँले बताउनु भएको छ कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश भोलनाथ चौलागाईले घटना भइसकेपछि कानूनी कारवाहीसँगै पीडकले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था भएपछि यसो हुन नसकेको बताउनु भएको छ निम्न आयस्तर भएका व्यक्तिहरू पनि घटनामा दोषी ठहर हुँदा क्षतिपूर्ति कागजमा मात्रै सीमित भएको तर व्यवहारमा लागू हुन नसकेको बताउनु भएको छ पीडकको अवस्था हेरेर पीडितलाई राज्यले नै क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो कार्यक्रममा बोल्ने वक्ताहरूले बालबालिका माथि हुने यौन दुर्व्यवहार विरूद्धको कानून भितल हुँदा घटना कम हुन नसकेको बताएका थिए इन्सेकका जिल्ला संयोजक मुकुन्द दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ महिला जिल्ला समन्वय समितिका उपाध्यक्ष पार्वती रावल बालबालिका कार्यालयका बाल अधिकृत सृजना काफले लगायतले बोल्नु भएको थियो नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको विद्युत चुहावट नियन्त्रण टोलीले विद्युत चोरी गर्ने अठाइसजनालाई पक्राउ गरी कारवाही गरेको छ आज बिहान गएको विद्युत चुहावट नियन्त्रण अभियानको टोलीले पश्चिम चितवनका विभिन्न स्थानबाट आठ महिलासहित अठाइसजनालाई पक्राउ गरेको प्राधिकरणका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभएको छ मंगलपुरबाट दुईजना मेगौलीबाट छजना दिव्यनगरबाट एकजना जगतपुरबाट नौजना र शुक्रनगरबाट दसजनालाई टोलीले नियन्त्रणमा लिएको हो चेक जाँचका क्रममा टोलीले चोरीको विद्युत प्रयोग गरी चलाइएको एक थान पानी तान्ने मोटर पनि नियन्त्रणमा लिएको छ विद्युत चुहावट नियन्त्रण टोलीमा कर्मचारी पच्चिसजना जनपद प्रहरी बाह्रजना र सशस्त्र प्रहरी सत्रजना रहेका थिए यसैबीच समयमा विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने काम पनि तीव्र रूपमा अगाडि बढेको प्रवक्ता पण्डितले बताएका छन् पन्ध्र दिनभित्र सुनको आपूर्ति सहज गर्न आवश्यक पहल गर्ने नेपाल सुनचाँदी व्यवसाय महासंघको निर्णयसँगै पाँच दिनदेखि बन्द चितवनका सुनचाँदी पसलहरू आजबाट खुलेका छन् नेपाल सुनचाँदी व्यवसाय महासंघ र सुनचाँदी व्यवसायका बीच हिजो भएको बैठकमा दुई हप्ताभित्रै सुनको आपूर्तिमा सहज ल्याउने गरी काम गर्न महासंघ तयार भएको हो महासंघको प्रतिबद्धतासँगै पाँच दिन बन्द भएका चितवन लगायत पन्ध्र जिल्लाका सुनचाँदी पसलहरू आजबाट पूर्ण रूपमा खुलेका छन् सुनको सहज आपूर्तिप्रति चासो नदिएको भन्दै नेपाल सुनचाँदै व्यवसायी संघ चितवन विभिन्न विरोधका कार्यक्रम गर्दै आन्दोलित बनेको थियो व्यवसायीको आन्दोलनले बिहेको सिजनमा उपभोक्ता भने मारमा परेका थिए पन्ध्र दिनसम्ममा पनि सुनको आपूर्ति सहज गर्ने सम्बन्धमा ठोस निर्णय नभए सशक्त आन्दोलनमा उत्रिने सुनसाँदै व्यवसायी संघ चितवनका अध्यक्ष विपिन्द्र रामदामले जानकारी दिनुभयो चितवनका नयाँ प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले कार्यभार सम्हाल्नु भएको छ गृह मन्त्रालयको निर्णय अनुसार शर्मा झापाबाट सुरु भई चितवन आउनु भएको हो यसअघि हिमनाथ दवाडी चितवनको प्रमुख जिल्ला अधिकारी रहनु भएको थियो दवाडी भक्तपुर जिल्ला सरुवा हुनुभएको छ दवाडी सरुवा भएर शर्मा चितवन नआउँदासम्म सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निमित्त प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यभार सम्हालिरहनु भएको थियो नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनमा एक लाख भन्दा बढी सर्वसाधारणलाई चितवनको सदरमुकाम भरतपुरमा ल्याउने तयारी जनजाति महासंघले गरेको छ राजधानी बाहिर पहिलो पटक आयोजना हुन लागेको महाधिवेशनलाई शक्ति प्रदर्शनको रूपमा समेत लिएकोले लोकतान्त्रिकको खतरा मौलिरहेको अवस्थामा हुन लागेको महाधिवेशन आन्दोलनको रूपमा हुन गइरहेको अध्यक्ष लेखीले बताउनु भएको छ काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लेखीले आठौं महाधिवेशनले आदिवासी जनजाति आन्दोलनका विषयमा फैलाइएको फैलिएका भ्रमलाई चिर्दै नयाँ नेतृत्व नयाँ नीति र नयाँ निर्णयहरू गर्ने बताउनु भएको छ राज्यका हरेक निकायमा आदिवासी जनजातिको समान पौष समान सहभागिता र प्रतिनिधित्व लगायत थुप्रै कुरालाई महाधिवेशनले पारित गरेर लैजाने अध्यक्ष लेखीले बताउनु भएको छ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लेखीले आठौँ महाधिवेशनमा आफू नेतृत्वको दावेदार नहुने समेत घोषणा गर्नुभएको छ यसै पटकको महाधिवेशनले अध्यक्ष र महासचिव पदका लागि नयाँ उम्मेद्वारले नेतृत्व लिने दावी गर्दै अध्यक्ष लेखीले अध्यक्ष पदका पदका लागि पाँचजना उम्मेद्वारले नेतृत्वको दावी गरेको बताउनु भएको छ अध्यक्ष पदका प्रत्याशी क्रमशः नरेन्द्र कुमार चन्द्रविक्रम राई नरेश ताम्राकार पिमा छिरिङ शेर्पा र मित्यानन्द ताम्पुरिया रहेको तथा महासचिवका लागि नवीन रोका मगर र गोविन्द छन्त्याल डन्डु शेर्पा र बुद्ध घरती प्रत्याशित उम्मेद्वार रहेको अध्यक्ष लेखीले जानकारी दिनुभएको छ पूर्वी चितवनको जुटपानी एक गुराउँ चोरमा रहेको शिवालय राष्ट्रिय विद्यालयमा आर्थिक अभावका कारण विद्यालय सञ्चालन एवं भवन निर्माणमा समस्या भएको छ विषम दुई सालमा स्थापना भएको सो विद्यालयमा स्थानीय कुमाल भोटे माझी चेपाङ दलित जनजाति लगायतका एक सय पच्चिसजना विद्यार्थीहरू अध्ययनरत छन् विद्यालयको सात कोटी भवन जीर्ण भइसकेको छ जिल्ला शिक्षा कार्यालय चितवनबाट दुई कोटी भवन निर्माणको लागि सात लाख पचास हजार रुपियाँ प्राप्त भएको छ सो भवन सम्पन्न गर्न एघार लाख रुपियाँ भन्दा बढी रकम लाग्ने भएकोले भवन निर्माण गर्न समेत समस्या भएको विद्यालयका प्रधान अध्यापक फडिन्द्र लामिसानेले बताउनु भएको छ गरिबीका कारण बिहान बेलुका छाकटान कठिन यस विद्यालयका अभिभावकहरूले विद्यालयमा सहयोग गर्न सक्ने अवस्था छैन भएको भवनको पछि झ्याल ढोका छैन छानाबाट पानी चुइन्छ त्यस्तै निजी स्रोतका शिक्षकलाई समेत तलब खुवाउन समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज भेटवालले जानकारी दिनुभयो नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान सभाको विगतमा भएको निर्वाचनमा नेपाली काङ्ग्रेस हारेको कारण संविधान नलेखिएको बताउनु भएको छ उहाँले अब पनि काङ्ग्रेसले बहुमत ल्याए मात्रै संविधान बन्ने दावी गर्नुभएको छ आज नेपाली काङ्ग्रेस मकानपुरद्वारा हेटौडामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता देउवाले काङ्ग्रेसले हार्दा मुलुकमा संविधान आउन नसकेको भन्दै अब काङ्ग्रेसले देशभरबाटै जित हासिल गरी मुलुकमा प्रजातान्त्रिक संविधान बनाउने दावी गर्नुभएको छ नेता देउवाले विगतमा काङ्ग्रेसमा आएको विभाजन र पार्टी एकतापछि पनि भावनात्मक एकता हुन नसक्दा चुनाव हारेको बताउनु भएको छ उहाँले काङ्ग्रेसमा एकता नहुँदा त्यसको असरले मुलुकमा संविधान नै नबनेको बताउँदै एक भएर लाग्नुको विकल्प नभएको कुरामा जोड दिनुभएको छ देउवाले मुलुकमा चुनाव हुन्छ हुँदैन भन्ने हल्ला चलेको भन्दै हल्लाको भरमा नलागि मानसिक रूपमा चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ मधेस तराई फोरमका केन्द्रीय अध्यक्ष अमर यादवले आगामी मङ्सिरमा चुनाव हुन नसक्ने बताउनु भएको छ चुनाव भए पनि भए पनि षड्यन्त्रमूलक मुलुक मूलक ढङ्गको चुनाव हुने उनको भनाइ छ आज जिल्ला पार्टी कार्यालय नौलप्रासीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले चार दलीय सिन्डिकेटले मुलुकलाई दिशाहीन बनाएको र संक्रमणकाल बनाएको आरोप लगाएका छन् चार दलहरूले गणतन्त्रको विरोधमा चक्रव्यूज रचेको र त्यसको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 पालो अर्पण सामुदायिक आवाजको देशभर बालिका र महिला बलात्कारका घटना बढ़िरहेका छन् सन् दुई हजार बाह्रमा नेपालमा एक सय चालिसजना महिला तीन सय जना बालिका जबरजस्ती करणीबाट पीड़ित बनेको उन्चालिस जना जबरजस्ती करणीको उद्योगबाट पीड़ित बनेको त्रिचालिस महिला र एकानब्बे जना बालिका यौन दुर्व्यवहारको शिकार बनेका छन् बालबालिका यौन दुर्व्यवहारमा किन परिरहेका छन् भने आज हामीले सर्वसाधारणलाई सोधेका थियौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज बालबालिकाहरूमा यौन दरबार बढ्नुको मुख्य कारण चाहिँ लागु पदार्थको सेवन गर्नु अनि बालबालिकाहरूलाई जुन फेसनेबलहरू कपडाहरू लगाइदिन्छन् त्यसको कारणले पनि यौन दुर्व्यवहार बढिरहेको जस्तो मलाई लाग्छ अनि प्लस आमा बुवाहरूले पनि बालबालिकाहरूमा त्यो फेसनेल कपडा लगाइदिनु भन्दा पनि उनीहरूलाई जस्तो बच्चाको ड्रेसअप छ त्यस्तै लगाइदियो भने पनि यो यौन दुर्व्यवहार घटनामा मद्दत पर्छ जस्तो लाग्छ मलाई चाहिँ फितलो प्रशासन भएको कारण हुनसक्छ त्यसै गरी जनचेतना कमीले पनि हुनसक्छ बेरोजगारीको कमी हुनसक्छ शिक्षा दिनु सबभन्दा ठुलो कुरो हो बालबालिका नगरपालिकाहरूलाई पछिल्लो समयमा धेरै जसो अपराधीहरूले बलात्कार गरेर पनि केही समय यता पैसा दिएर घुस खुवाएर छुटाउने प्रशासन बढिरहेको छ तिनीहरूलाई त्यस्तो नहोस् किनभने जसरी बलात्कार गर्नेलाई यौन यौन दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई सरकार र कानुनले राम्रो सजाय दिनु र ठुलो सजाय दिनु पछि गएर भावी पीडितहरूले पनि यस्तो समस्या यस्तो हुँदो रहेछ यस्तो कानुन रहेछ नेपालमा पनि यस्तो कानुन रहेछ भनेर त्यसको सोच गरेर त्यसलाई चाहिँ भन्नुपर्दा लागू गरून् र डराउन् भन्नु म मेरो विचार पछिल्लो समयमा चाहिँ बालबालिकाहरूमा यौन शोषण बढ्नुको मुख्य कारण चाहिँ बालबालिकाहरूलाई चाहिँ यस्तो यौन सम्बन्धी ज्ञान नभएर त्यसपछि उनीहरूलाई चाहिँ विभिन्न किसिमका अब भनौँ न आर्थिक अवस्था कमजोर भएर चाहिँ उनीहरूलाई होटेलमा राख्ने होइन विभिन्न किसिमका धन्दाहरूमा युज गर्ने अनि त्यस्तै बालबालिकाहरूले विभिन्न किसिमका रास नसालु पदार्थहरू सेवन गर्ने ड्रग्सहरू अनि विभिन्न फेसन जस्तै देखाएर हिँड्ने त्यस्तो कारणले पनि बालबालिकाहरूमाथि चाहिँ यौन दुर्व्यवहार घट्न नसक्नुको मुख्य कारण जस्तो अहिले बालबालिकाहरूमा दुर्व्यवहारहरू घट्न नसक्ने कारण हो अशिक्षा अशिक्षासँगै आफ्ना बालबालिकाहरूले आमा बाउले राम्रोसँग ख्याल नगर्नु के मोडलमा पठाउनु र अनि कानुनको व्यवस्था राम्रोसँग नभएको कारण गर्दाखेरि यौन व्यवहारहरू चाहिँ अहिले बढिरहेको जस्तो लाग्छ मेरो विचार बालबालिकाहरूमा यौन दुर्व्यवहार र यौन शोषण बन्नुको मुख्य कारण प्रशासन फितलो हुनु अनि त्यसपछि बालबालिकाहरूले चाहिँ शिक्षाको बारेमा त्यति जनचेतना नहुने जुन कि फेसनतिर अगाडि बढ्नु उनीहरूलाई यौन बारे केही जानकारी नहुनु जस्ता विभिन्न कारणहरूले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 नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि